परम्परालाई चुनौती दिँदै श्रीमानको सीतामा श्रीमतीले दिन दागबत्ती रूढीवादी परम्परालाई तोड्न मृतकका श्रीमती द्वयले अहम भूमिका निर्वाह गरेको तर्क सुदूरपश्चिममा मानव अधिकार उल्लङ्घनका घटनामा कमी आयो सुदूरपश्चिममा पछिल्लो एक महिनामा सवारी दुर्घटनामा परि सत्रजनाको मृत्यु बझाङका व्यापारले नाप्तोलमा ढुङ्गाको ढक प्रयोग गरी उपभोक्तालाई ठगी गर्दै डडेलधुरामा अझै छ हजार बढी नागरिकको फोटोसहितको मतदाता नामावलीमा छुट रहेको तथ्याङ्क र नवौं राष्ट्रपति रनिङ सिल्डको दोस्रो दिनसम्म उनापचास अङ्कसहित वैजनाथ मावि शीर्ष स्थानमा प्रतियोगिता अवधि एक दिन थपिने सम्भावना प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु घर परिवारमा कसैको मृत्यु भएपछि महिलालाई चितासम्म जानका लागि वर्जित रहेको सुदूरपश्चिमको सामाजिक संस्कृतिलाई चिर्दै महिलाले आफ्नो पतिको चितामा दागबत्ती दिएकी छिन् परापूर्व कालदेखि चल्दै आएको सामाजिक परम्परालाई चिर्दै डडेलधुराको अलिताल गाविस छ बलौचाकी छब्बिस वर्षीय जेठी श्रीमती ईश्वरी बोहरा साउद र कान्छी श्रीमती बिस वर्षीय धर्मायागिरी साउदले शुक्रबार दिउँसो आफ्नो श्रीमानको चितामा दागबत्ती दिएकी हुन् अलिताल गाविस छ बलौचाका वर्ष अठाइसका मृतक टेकेन्द्र बहादुर साउदलाई उनकी दुईटै श्रीमतीबाट दागबत्ती दिई कैलालीको गोदावरीमा अन्त्येष्टि गरिएको हो जेठी श्रीमतीबाट एक छोरी जन्मिएको र ती पनि अपाङ्ग रहेको भन्दै सबैको सहमतिमा दोस्रो विवाह गरेका साउदका कान्छी श्रीमतीबाट समेत कुनै सन्तान नजन्मिएपछि आफूलाई कमजोर ठानी पछिल्लो समय नसालु पदार्थ सेवन गर्ने गरेको स्रोतले बताएको छ हाल धनगढी उपमहानगरपालिका वडा नम्बर तीन बोरानाडीमा कान्छी श्रीमतीसँगै भाडामा बस्दै आएका मृतक साउद सुदूरपश्चिम यातायातको बसका चालक थिए श्रीमानको दागबत्ती श्रीमतीले दिने चलन सुदूरपश्चिमको संस्कारमा नभएको भन्दै श्रीमतीले दागबत्ती दिन नमिल्ने स्थानीय व्यक्तिहरूले आवाज उठाउन थालेपछि दुवै श्रीमतीले भनिन् अब विस्तारै समाजमा जरा गाडेका कुरीति एवं कुसंस्कारलाई सबैले मिलेर हटाउन सक्नुपर्छ समाजका भद्रभलादेमीले वृहत छलफल गरेर श्रीमतीको हातबाट नै मृतक साउदको चित्तामा दागबत्ती दिनका लागि स्वीकृति दिएको गैर संस्था सुहारमा कार्यरत पशुपति बोहराले बताएका छन् समाजमा रहेका कुरीति र रूढिवादी परम्परालाई तोड्नका लागि मृतकका श्रीमती द्वैले अहम भूमिका निर्वाह गरेको बोहराको भनाइ छ सुदूरपश्चिममा यस वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा कमी आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ मानव अधिकारको अवस्थाबारे अध्ययन तथा अनुगमन गरी तयार पारेको वर्ष पुस्तक दुई हजार सत्रको उद्घाटन कार्यक्रममा गत वर्षभन्दा यस वर्ष एकसठी घटनामा कमी आएको जनाइएको छ सुदूरपश्चिममा सन् दुई हजार पन्ध्रमा पाँच सय चौपन्न मानवाधिकार उल्लङ्घनका घटना भएकोमा सन् दुई हजार सोह्रमा चार सय त्रियानब्बे मानव अधिकार उल्लङ्घनका घटना देखिएका छन् अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक क्षेत्रीय कार्यालय धनगढीका संयोजक खडकराज जोशीले यस वर्ष सुदूरपश्चिममा सबैभन्दा बढी महिला अधिकार उल्लङ्घनका घटना भएको बताएका छन् उनले सन् दुई हजार सोह्रमा यस क्षेत्रमा महिला अधिकार उल्लङ्घनका घटनाहरू तिन सय त्रियानब्बे बाल अधिकारका चौतिस भेला संगठित हुने अधिकारमा पच्चिस जातीय विभेदका नौ गिरफ्तारी नौ हत्या सत्र अमानवीय व्यवहार पाँच र कोटपिटमा एक गरी जम्मा चार सय त्रियानब्बे मानवाधिकार उल्लङ्घनका घटना घटेको बताएका छन् अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक क्षेत्रीय कार्यालयको अभिलेख अनुसार यस वर्ष राज्य पक्षबाट पैँतिस तथा गैर राज्य पक्षबाट चार सय अडचालिस मानवाधिकार उल्लङ्घनका घटनामा भएको तथ्याङ्कमा देखिएको छ सुदूरपश्चिममा पछिल्लो एक महिनामा सवारी दुर्घटनामा परि सत्रजनाले ज्यान गुमाएका छन् क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरिएका अनुसार गएको माग भर भएका उन्तिसवटा सवारी दुर्घटनामा परि पन्ध्र पुरुष एक महिला र एक बालक गरी सत्रजनाको मृत्यु भएको छ यस्तै दुर्घटनाहरूमा परि तेह्रजना गम्भीर घाइते भएको र तेह्रजनालाई सामान्य चोटपटक लागेको कार्यालयले जानकारी दिएको छ सडक दुर्घटनामा पर्ने सवारी साधनमा सबैभन्दा अग्र स्थानमा मोटरसाइकलहरू रहेका छन् एक महिनामा भएका उनातिस सवारी दुर्घटनामा चौधवटा मोटरसाइकलहरू दुर्घटनामा परेका छन् यस्तै माघमा छवटा बस पाँचवटा ट्र्याक्टर तीनवटा जिप कार र एउटा ट्रक दुर्घटनामा परेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ यस्तै गएको महिना ठूलो संख्यामा सवारी साधनहरू कारवाहीमा परेका समेत देखिएको छ पुसमा तीन हजार दुई सय पच्चिसवटा मात्रै सवारी साधन कारवाहीमा परेकोमा मागमा भने त्यो संख्या बढेर चार हजार आठ सय बिस पुगेको छ ट्राफिक नियम उल्लङ्घन गरेको ती सवारी साधनहरूलाई कारवाही गरिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ कारवाहीमा परेका ती सवारी साधनहरूबाट जरिवाना बाफत छब्बिस लाख एकसठी हजार राजस्व सङ्कलन भएको कार्यालयले जानकारी दिएको छ बजाङका व्यापारले ढुङ्गाको ढक प्रयोग गरी सबैले देख्ने गरी उपभोक्तालाई ठगी गर्दै आएका छन् स्थानीय व्यापारले दाल चामल चिनी तथा माछा मासु र तरकारी बिक्री गर्दा नापतौल विभागले प्रदान गरेको फलामे ढक प्रयोग नगरी कम तौल भएका ढुङ्गाका ढक प्रयोग गरी ठगी गरेको पाइएको छ उपभोक्ता तौलमा ठगिदा समेत स्थानीय प्रशासन भने मौन छ अझै पनि सदरमुकाम चैनपुरदेखि यहाँका मुख्य बजार तमैल झौता देउरा बागथला सुनकुडा देउलेक लगायत क्षेत्रमा ढुङ्गाकै ढक प्रयोग हुने गरेको छ न त कमाई खाने जमिन छ न त रोजगार नै दैनिक जालादारी गरेर चैनपुरको पसलबाट खाद्यान्न लिने गरेको छु साउले दैनिक ढुङ्गाको ढकमा तौलेर दिने गरेको छ स्थानीय करणविकले भनेका छन् उनले भने विरोध गरे उधारो नपाइएला भन्ने डर शङ्का लागेर फलामको प्रमाणित ढक भएको त तराजुमा जोग्दा दुई किलो चामलमा एक पाउ कम भयो आफू यसरी दुई वर्षदेखि तौलमा ठगिँदै आएको उनले बताए व्यापारले खाद्यान्न तरकारी माछा मासु ढुङ्गाको ढकमा तौलेर बेच्दा आफूहरू ठगिँदै आएको जयपृथ्वी नगरपालिका चारका पचपन्न वर्षीय मदन स्नेहको गुनासो रहेको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ पूर्व गभर्नर डाक्टर तिलक बहादुर रावलले दुई हजार सात सालपछि नेपालमा राजनीतिक परिवर्तन आए पनि अर्थतन्त्रको क्षेत्रमा कुनै सुधार नआएको बताएका छन् जबसम्म देशमा आर्थिक रूपमा विकास हुँदैन तबसम्म देशको विकास सम्भव नभएको उनले उल्लेख गरेका छन् हिजो धनगढीमा अछाम सेवा समितिद्वारा प्रकाशित वार्षिक मुखपत्रको विमोचन गर्दै यस्तो बताएका हुन् पूर्व गभर्नर रावलले अझै सुदूरपश्चिम विकासको हिसाबले निकै पछाडि परेकाले अब राज्यको पनि यस क्षेत्रमा ध्यान जान जरुरी रहेको बताएका छन् यस क्षेत्रका लागि आफूले सक्ने सह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् कार्यक्रममा निशुल्क स्वास्थ्य परीक्षण परामर्श समेत गरिएको थियो जनाले निशुल्क स्वास्थ्य परीक्षण गरेको आयोजकले जानकारी दिएको छ पुस्तक विमोचन कार्यक्रममा विभिन्न अछामी कला संस्कृति झल्कने प्रस्तुतिहरू समेत प्रस्तुत गरिएको थियो कुलाउँ गाविसका केही स्थानीयको अवरोधका कारण निर्माणाधीन पाटन पञ्चेश्वर सडक खण्ड निर्माण कार्य अवरुद्ध भएको छ विक्रमसम्म दुई हजार अडतिस सालदेखि निर्माण कार्य सुरु भएको पाटन पञ्चेश्वर सडक कुलाउँसम्म पुगेको र कुलाउँबाट निर्माण कार्य अघि बढाउन केही स्थानीयहरूले अवरोध पुर्याएको निर्माणको जिम्मा पाएको चन्द्रा एन्ड बसन्त कम्पनीका ठेकेदार सुरेश चन्दले जानकारी दिएका छन् तल्लो सोराटवासीको वर्षौंदेखिको सपना सडक सपना पूरा हुन लागेका बेला केही स्थानीयकै अवरोधले सडक निर्माण कार्य रोकिएकोमा सर्वसाधारणहरू चिन्तित बनेका छन् दुई हजार अडतिस सालमा निर्माण कार्य सुरु भएको सडक बल्ल पैँतिस वर्षपछि पूरा हुने बेला स्थानीयले नै अवरोध गरेको उनीहरू चिन्तित बनेका हुन् कुलाउको तिचोरामा यही मागमा सडक पुगेपछि आफ्नो वडाबाट लैजानुपर्ने भन्दै स्थानीय बीच विवाद सुरु भएको हो केहीले सडक निर्माण गर्दा आफ्नो जग्गा बाँचिने भन्दै सडक निर्माणमा अवरोध पुर्याएको कुलाउ माविका प्राचार्य गोरखबहादुर चन्दले बताएका छन् यो विषयमा सडक डिभिजन कार्यालय पाटन बैतडीका प्रमुख ललितजङ खनालले पाटन पञ्चेश्वर सडक निर्माणमा केही अवरोध देखा परेको र स्थानीय स्तरमा देखिएको विवाद छिट्टै समाधान गरेर निर्माण कार्य अघि बढाइने बताएका छन् डडेलधुरामा अझै छ हजार भन्दा बढी नागरिकहरू फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नबाट सुटेको अनुमान गरिएको छ जिल्लामा पहिलोपटक हिजो निर्वाचन दिवस मनाउन आयोजित अन्तर्क्रिया कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत कृष्णबहादुर कृष्णसिंह नायकले डडेलधुरामा पहिलो स... अहिलेसम्म अडतिस हजार सात सय दसजना महिला र सैँतिस हजार आठ सय छैसठीजना पुरुष गरी छहत्तर हजार पाँच सय छहत्तर जनाले निर्वाचन कार्यालयमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको जानकारी गराएका हुन् कार्यालयले गत पुष अठार गतेदेखि माघ तीन गतेसम्म जिल्लाका विभिन्न ठाउँमा सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली दर्ता शिविरमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेका एघार सय पचपन्न जनाले नाम दर्ता गराएका छन् धेरै व्यक्तिहरूले नागरिकता लिएको भए पनि विभिन्न कारणले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनबाट छुटेको देखिएको कार्यालयले जनाएको छ साथै कार्यक्रममा माघ सत्र गतेसम्म अहिलेसम्म जिल्ला निर्वाचन कार्यालयमा तेह्रवटा राजनीतिक दलहरूले नाम दर्ता गराएको जानकारी दिएको थियो उक्त अन्तर्क्रिया कार्यक्रममा बोल्दै फोटोसहितको मतदाता नामावली संकलन अध्यावधिक समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेका व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालय डडेलधुरा इलाका प्रशासन कार्यालय जोगबुडा र जिल्ला निर्वाचन कार्यालयमा गई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन पनि अनुरोध गरेका थिए डडेलधुरामा जारी नवौं राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत हिजो सम्पन्न भएका खेलहरूबाट वैजनाथ मावि मौरडा उनापचास अङ्कसहित तालिकाको शीर्ष स्थानमा रहेको छ भने उग्रतरा मावि पोखरा तेत्तिस अङ्कका साथ दोस्रो स्थानमा रहेको छ यस्तै माउन्टेन मावि खलङ्गा तेइस अङ्कले तेस्रो सिद्धनाथ मावि एक्काइस अङ्कले चौथो स्थानमा रहेको छ साथै कृष्ण कृष्णकालिका मावि भीमनगर आलिताल बाल कल्याण मावि पुलिक र महेन्द्र मावि खलङ्गाको समान उन्नाइस उन्नाइस अङ्क रहेको छ उक्त प्रतियोगितामा बत्तीस विद्यालयका खेलाडीहरूको सहभागिता रहेको छ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डम्बर भण्डारीका अनुसार गत वर्ष छब्बिस विद्यालयले मात्रै सहभागिता जनाएका थिए रनिङ सिल तथा विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत समावेश गरिएका सबै खेलहरूमा छात्र र छात्र दुवैतर्फ प्रतिस्पर्धा भइरहेको छ शुक्रबारबाट जिल्ला सदरमुकाम नजिकै रहेको टुडी खेल मैदानमा जारी प्रतियोगिताको आज टुङ्गिने भनिए पनि सबै खेलहरू सम्पन्न नहुने देखिएकाले प्रतियोगिताको अवधि एक दिन बढाइन सक्ने सम्भावना रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र बहादुर मगरले जानकारी दिएका छन् अब सडक तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सडक तथा सवारीसँग सम्बन्धित एउटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ गैराती सवा दस बजीतिर कैलालीमा पूर्वश्चिम राजमार्गमा एकजना गाडीको ठक्करबाट घाइते भई गम्भीर अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि टिकापुर अस्पताल पुर्याउने बित्तिकै मृत्यु भएको छ मृत्यु हुनेमा कैलालीका वर्ष अडचालिसका अमर साउद रहेका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 दर्ता गराउन बाटो छुटेको अनुमान र नवौं राष्ट्रपति रनिङ सिल्डको दोस्रो दिनसम्म उनपचास अङ्कसहित बैजनाथमा आवी शीर्ष स्थानमा प्रतियोगिता अवधि एक दिन थपिने सम्भावना समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio Unity dot com dot एनपीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ लगत्त बिपिसी नेपाली सेवाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई भने बेदा दिनुहोस् नमस्कार